कंग्रेसका संस्थापक बीपी कोइरालाको आज तेत्तीस स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै मुलुकलाई सही दिशानिर्देश गर्न बीपीले प्रतिपादन गरेको सिद्धान्त अंगीकार गर्नुपर्ने वक्ताको जोड़ प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कदै नेकपा एमालेका अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान सड़क क्षेत्राधिकारभित्र भएको अतिक्रमण भोलिदेखि हटाउने रत्नगर नगरपालिकाको तयारी अटेर गरी डोजर प्रयोग गरिने अफगानिस्तानको काबुल विमानस्थल नजिक गराइएको आत्मघाती आक्रमणमा चारजनाको मृत्यु पछिल्लो पटक इजरायली सेनाद्वारा गाँजा क्षेत्रमा सत्तरी भन्दा बढी पटक आक्रमण र इङ्ल्याण्डको क्रिकेट टोलीका कप्तान एलिस्टर कुकली राजीनामा नदिने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँग इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनितासँगै म ध्रुवराज समाचार विस्तारमा नेपाली कंग्रेसका संस्थापक एवं जननायक बीपी कोइरालाको आज तेत्तीस स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ विक्रम सम्बत उन्नाइस सय एकहत्तर साल भदौ चौबिसमा जन्मनुभएका बीपी कोइरालाको दुई साल साउन छ गते निधन भएको थियो नेपाली कंग्रेसले आजबाट भदौ चौबिस गतेसम्म बीपी जन्म जयन्ती मनाउँदैछ कंग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि भदौ चौबिस गतेसम्म विराटनगरदेखि काठमाडौँसम्म बीपी बीपी विचार यात्रा सञ्चालन गर्दैछ यसैबीच बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आज नेपाली कंग्रेसले रत्नगरमा बीपी स्मृति सभा गरेको छ नेपाली कंग्रेस रत्नगर समितिले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकलाई सही दिशा निर्देश गर्न बीपीले प्रतिपादन गरेको सिद्धान्त अंगीकार गर्नुपर्नेमा जोड़ दिएका थिए उनीहरूले बीपीले देखाएको बाटोलाई नछाडे पनि सिद्धान्तमा प्रष्ट नभएको बताएका छन् कार्यक्रममा कंग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले बीपीले अंगीकार गरेको समाजवादको नीतिलाई अवलम्बन गर्न सके पार्टीसँगै मुलुकको पनि हित हुने बताउनु भएको छ विकासलाई जनतासँग जोडेर अगाडि बढ़न सके मात्रै मुलुक समृद्ध हुने उहाँको भनाइ छ कार्यक्रममा सभासदद्वय शेषनाथ अधिकारी र रामकृष्ण घिमिरेले तोकिएकै समयमा संविधान निर्माणका लागि कंग्रेस प्रतिबद्ध रहेको र त्यसका लागि प्रक्रियागत रूपमा काम भइरहेको बताउनु भएको छ नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले बीपी कोइराला एकताको सिद्धान्तलाई पछिल्लो पुस्ताले पूर्ण रूपमा अंगीकार गर्न नसकेको बताउनु भएको छ कार्यक्रममा पूर्व सांसद एकनाथ राणा भाट महासमिति सदस्य डाक्टर तीर्थ खनिया नेपाली कंग्रेस जिल्ला सभापति टेकप्रसाद गुरूङ क्षेत्रीय सभापति कुमार कार्की लगायतले बीपीले प्रतिपादन गरेको सिद्धान्तका बारेमा बोल्नु भएको थियो स्मृति सभा नेपाली कंग्रेस नगर समिति रत्नगरका सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आयोजना गरेको साप्ताहिक कार्यक्रमको पनि आज समापन गरिएको छ शतवार्षिकीको अवसरमा नगर समितिले वृद्ध वृद्धलाई फलफूल वितरण रक्तदान कार्यक्रम वक्तित्व कला र निबन्ध प्रतियोगिता गरेको थियो प्रधानमन्त्री सुशील कोइरला आज स्वदेश फर्कने भएपछि भोलिबाट शीर्ष दलका नेताहरूबीच संविधान निर्माणमा देखिएका विवादका विषयमा छलफल हुने भएको छ प्रधानमन्त्री नभएका कारण दलीय वार्ता अवरुद्ध हुँदै आएको थियो आगामी माघ आठ गते भित्रमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाएका नेताहरूले कोइराला उपचारमा गएपछि औपचारिक छलफल गरेका छन् कोइराला आएपछि भोलिबाटै प्रमुख दलका नेताहरूबीच छलफल हुने बताइएको छ फोक्सोमा क्यान्सर देखेपछि प्रधानमन्त्री कोइराला उपचारका लागि असार दुई गते अमेरिका जानु भएको थियो उहाँ आज साँझ आठ बजेर दस मिनटमा नेपाल आइपुग्ने बताइएको छ उपचार प्रधान प्रधानमन्त्रीको फोक्सोमा देखेको सेतो दाग पूर्ण रूपमा हटेको र स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीको उपचारमा सम्पन्न चिकित्सकहरूले जानकारी दिएका छन् उहाँ फलोअपका लागि तीन महिनापछि पुनः अमेरिका जानुहुने भएको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको छ सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार हुनेछ ओली संक्रमित दायाँ हातको उपचारका लागि त्यसतर्फ जानु भएको हो थाई एयरको विमानबाट ब्याङ्कक हुँदै सिंगापुर जानुहुने स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभएको छ ओलीका साथमा पत्नी राधिका साक्य र नातेदार राजेश साक्य पनि सिंगापुर जानु भएको छ आठ वर्ष अघि मृगौला प्रत्यारोपण गर्नुभएका ओली पछिल्लो छ महिनामा उपचारका लागि तेस्रो पटक विदेश जान लाग्नु भएको हो एक महिना अघि मात्रै उपचार गरेर फर्कनु भएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आज फलोअपका लागि सिंगापुर जानु भएको हो ओलीको विदायका लागि एमाले मन्त्रीहरू विमानस्थल पुगेका थिए यसैबीच ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिनुभएको छ अघिल्लो साता भएको नौ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएपछि दोस्रो वरियतामा को रहने भन्ने बारे विवाद रहेको थियो अर्का उपाध्यक्ष भीम रावलले मतका आधारमा वरियता क्रम हुनुपर्ने भन्दै आफूले कार्यवाहक पाउनुपर्ने दावी गर्नु भएको थियो नेपाली कंग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लडेकाहरूको सम्मान राष्ट्र र दलहरूले गर्न नसकेको बताउनु भएको छ कंग्रेस संस्थापक नेता विश्वेश्वर प्रसाद कोइर्लाको शतवार्षिकीको आज विराटनगरमा उद्घाटन गर्दै पौडेलले लोकतन्त्रको माला जप्ने तर लोकतन्त्रका लागि कुनै काम नगर्नेहरूका कारण अहिलेसम्म लोकतन्त्र खतरामा परेको बताउनुभयो उहाँले लोकतन्त्रका हिमायतीहरूलाई कुनै सम्मान नदिने तर आफू लोकतन्त्रवादी हौ भन्नेहरूबाटै लोकतन्त्र खतरामा परेको बताउनुभयो पौडेलले लोकतन्त्रका लागि लडेकाहरूको सम्मान नगर्नेहरूले अनावश्यक लोकतन्त्रको कुरा उठाए उनीहरूको राजनीति नै समाप्त हुने चेतावनी दिनुभयो उहाँले अहिले नेपाली समाज जहाँ आएको छ त्यो बिपीले सात सालमा गरेको क्रान्तिको उपलब्धि भएको दावी गर्नुभयो पौडेलले सात सालको कङ्ग्रेस विद्रोहकै कारण अहिले जनताले यो उपलब्धि पाउन सकेको बताउनुभयो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी आवश्यक भएको बताउनु भएको छ उद्योगी व्यवसायीहरूको लगानी बिना आर्थिक क्रान्ति असम्भव रहेको भन्दै देउवाले सरकारले निजी क्षेत्रको लगानीमा जोड़ दिनुपर्ने बताउनु भएको छ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा आज बिहान देउबा निवास बुढानील कण्ठ पुगेको उद्योगी व्यवसायीहरूसँगको भेटमा देउबाले निजी क्षेत्रबाट मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने राम्रो काम भइरहेको भन्दै उद्योगी व्यवसायलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ देउबाले लोडसेडिङका कारण उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसको निराकरणका लागि जलविद्युत क्षेत्रमा लगानी गर्न समेत उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ देउबासँगको भेटमा तुलसीपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले व्यवसायका आम समस्याका बारेमा गम्भीर हुन आग्रह गरेको थियो प्रतिनिधि मण्डलले दाङको समग्र विकासका लागि पहल गरिदिन देउबालाई आग्रह गरेको छ उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सरकारले देशमा जनतालाई सुशासनको अनुभूति दिलाई आर्थिक समृद्धिको आधारशिला खड़ा गर्ने बताउनु भएको छ त्यसका लागि विकास निर्माणको कार्यलाई तीव्रता दिने सरकारको मुख्य प्राथमिकताका विषय भएको उहाँको भनाइ छ गृह मन्त्रालयद्वारा आज वीरगंजमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले यी सबै कार्य सम्पन्न गर्नका लागि मुलुकमा शान्ति सुव्यवस्था र सुशासन स्थापना गर्न अपरिहार्य रहेकोमा जोड़ दिनु भएको छ गृहमन्त्री गौतम ले नेपाली जनताले चाहे अनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी लामो संघर्षपछि प्राप्त राजनैतिक परिवर्तनलाई संस्थागत र सुदृढ गर्नु नै मुलुकको अहिलेको प्रमुख एजेण्डा भएको बताउनुभयो उहाँले सरकारका प्रतिनिधिमूलक निकायका रूपमा रहेका जिल्ला प्रशासन कार्यालय लगायतका अन्य सरकारी निकायबाट प्रदान गर्ने सेवा प्रवाहलाई अझ सरल चुस्त दुरुस्त जनमुखी र पारदर्शी बनाउन सहभागी सबै सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ गृह सचिव सूर्य प्रसाद सिलवालले गृह प्रशासनको कार्यशैली व्यवहार प्रदान गर्ने सेवाबाट नै जनताले सरकार प्रतिको दृष्टिकोण बनाउने भएकाले काम गर्ने प्रत्येक अधिकारीले निष्पक्ष भएर आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो रत्नगर नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र भएको अतिक्रमण भोलिदेखि हटाउने भएको छ पटक पटक आह्वान गर्दा पनि अतिक्रमण नहटाइएपछि नगरपालिकाले बल प्रयोग गरी हटाउने भएको छ अतिक्रमण हटाउन नगरपालिकाले पैंतिस दिने सार्वजनिक सूचना समेत जारी गरेको थियो सड़क दायाँ बायाँ पच्चीस मिटर क्षेत्रमा रहेका घर तहरा रिक्सा ठेला निर्माण सामग्री हटाउन नगरपालिकाले निर्देशन दिएको छ सड़क अतिक्रमण हुँदा दुर्घटना हुने तथा बजार कुरूप बन्दै गएपछि डोजर लगाएर अतिक्रमण हटाउने बचाउन लागेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभएको छ सड़क दायाँ बायाँ अतिक्रमित क्षेत्र व्यवस्थापनका लागि नगरपालिकाले विगत दुई तीन वर्षदेखि पहल गरे पनि सफल भने हुन सकेको छैन केही ठूला व्यापारी समाजसेवीहरूले नै सड़क च्यापेर बनाएका घर टहरा र निर्माण सामग्री नहटाउँदा समस्या भएको पोखरेलले बताउनु भएको छ रत्नगर नगरपालिकाका कर्मचारी टोल विकास संस्था समन्वय समितिका अध्यक्ष नागरिक सरोकार मंचका अध्यक्ष एवं सदस्यहरू पत्रकार लगायतको टोलीले अवलोकन गर्दै अतिक्रमित क्षेत्रबाट आफ्नो व्यवसाय निर्माण सामग्री हटाउन निर्देशन समेत दिइसकेको छ आजसम्म अतेर गरे भोलि बुधबारदेखि डोजरको प्रयोग गरेर अतिक्रमण हटाउने निमित्त कार्यकारी अधिकृत पोखरेलले बताउनु भएको छ टोलीले रत्नगरको बकुलहरदेखि टाणीको ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रसम्म अतिक्रमण क्षेत्र खाली गराउन स्थानीय व्यापारी तथा सम्बन्धित घरधनीलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ सीमा सुरक्षा बल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढंगबाट आज बिहान मृत्यु भएको छ दुई दिनअघि नानगढको लाइन्स चोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात अचेत बनेपछि उपचारका लागि भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको थियो उपचारका क्रममा आज बिहान आठ बजे जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो कञ्चनपुरको जलारी गाउँ विकास समिति वडा नम्बर नौ स्थायी घर भएका तीस वर्ष जोशी आइतबार दिउँसो सोलजमा एक महिलासँग बसेका थिए राति अकस्मात उनी अचेत बनेपछि अस्पताल भर्ना गरिएको थियो जोशीसँगै रहेकी पूर्वी चितवनको पिप्ले घर भएकी ती महिलालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ जोशी बसेको कोठामा विषादीको डब्बा फेला परेको प्रहरीले जनाएको छ बाघको छालासहित समातिएका एकजना व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्ष कैद सुनाएको छ वन्यजन्तु अपराधमा हुने यो सबैभन्दा कम सजाय हो विक्रमसम्म दुई हजार उनासत्तरी साल साउन बाह्रमा समातिएका मकवानपुर काकडा गाविस वडा नम्बर चार स्थायी घर भई मकवानपुरकै मनहरी वडा नम्बर दुई नयाँ बस्तीका सीताराम थिङलाई निकुञ्जले सो सजाय तोकेको हो निकुञ्जले गएको असार तीन गते थिङलाई कैद सजाय गरेको थियो निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलले प्रेस विज्ञप्ति निकालेर सो जानकारी गराउनु भएको छ पूर्व पश्चिम राजमार्गको मनहरीमा बाको साढे सात किलो हड्डी बिक्री हुँदैछ भन्ने सूचना पाएका आधारमा पुगेको निकुञ्जको गस्ती टोलीले थिङ थिङलाई समातेको हो गस्ती टोलीले समाउँदा थिङबाट बाको हड्डी नभई बाघको छाला बरामद भएको थियो बाघ गैंडा जस्ता दुर्लभ वन्यजन्तु मारेमा वा त्यस्ता जनावरहरूको अंग बिक्री गरेमा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा पचास हजारदेखि एक लाख रूपियाँसम्म जरिवाना वा कैद र जरिवाना दुवै हुन सक्ने निकुञ्ज एनमा व्यवस्था गरिएको छ निकुञ्जले सोही मुद्दामा फरार प्रतिवादी रहेका दुईजनालाई पनि समाएर पूर्वपक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरेको छ थिङ्कै साथीहरू सुकु म बहादुर मोक्तान र गुणराज रुम्बालाई निकुञ्जले साउन दुई गते शुक्रबार भरतपुर कारागारमा थुनामा राख्न आदेश दिएको छ कम्युनिष्ट नेता पुष्पलालको छत्तीसौं स्मृति दिवसको अवसरमा नेकपा एमाले आज रत्नगरमा अन्तर्क्रिया गरेको छ नेकपा एमाले रत्नगर नगर कमिटिले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरूले पुष्पलालको सिद्धान्त अनुसार चलन नसकेकै कारण कम्युनिष्टहरू फुटको संगारमा रहेको बताउनुभयो उनीहरूले कम्युनिष्टहरू एकजुट भएर राष्ट्र निर्माणमा लाग्न सके मात्र पुष्पलालको सपना पूरा हुने बताएका थिए कार्यक्रममा एमालेको नव महाधिवेशनबाट केन्द्रीय वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित कृष्ण खनालाई बधाई तथा सम्मान गरिएको थियो कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया जिल्ला सदस्य नारायण वन क्षेत्रीय कमिटी अध्यक्ष कृष्ण कुमार डल्लाकोटी बहादुर विक लगायतले बोल्नु भएको थियो कार्यक्रम नगर अध्यक्ष प्रेमनाथ दुवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो भारतबाट अवैध रूपमा नवलपरासी भित्राइएको तीन लाख बराबरको विभिन्न सामान आज प्रहरीको टोलीले बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सुभाष गैरेको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले जिल्लाको सदरमुकाम परासीबाट सो अवैध सामान बरामद गरेको हो बरामद गरिएका सामानहरूमा विभिन्न कपड़ाहरू रहेका छन् यसै गरी प्रहरीले सो अवैध सामान ल्याउन प्रयोग गरिएको दुईवटा भारतीय मोटरसाइकल समेत बरामद गरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ विद्यालयको रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतडका एक श्रोत व्यक्तिसहित तीनजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ भसीडवा गाविस आठ झौवाको राम प्राथमिक विद्यालयको पाठ्य पुस्तक छात्रवृत्ति र प्रति विद्यार्थी कोष पीसीएफको रकममा भ्रष्टाचार गरेको आरोपमा श्रोत व्यक्ति रामवसन प्रसाद यादव व्यवस्थापन समितिका अध्यक्ष श्यामिकी प्रसाद यादव र प्रधानाध्यापक वाल्मिकी प्रसाद यादव विरुद्ध आइतबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ उनीहरूले आर्थिक वर्ष दुई हजार चौसठी पैँसठीदेखि सत्तरी एकहत्तरसम्मको पाठ्य पुस्तक छात्रवृत्ति र पिसिएफ कोटाको रकम झुटो विवरण देखाएर छब्बिस लाख एकहत्तर हजार आठ सय दस रुपियाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण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 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिनभर पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अफगानिस्तानको काबुल विमानस्थल नजिक गराइएको आत्मघाती आक्रमणमा पनि चारजनाको मृत्यु भएको छ मारिनेमा तीनजना विदेशी नागरिक रहेको अफगानी अधिकारीहरूले जनाएका छन् तर उनीहरू कुन देशका नागरिक हुन् भन्ने बारे प्रश्न पारिएको छैन अधिकारीका अनुसार तीनैजना सरकारका सल्लाहकार रहेको बताइएको छ आक्रमणको जिम्मा अफगान तालिबानले लिएको समाचार एजेन्सी रोइटर्सले जनाएको छ तालिबानका प्रवक्ता जबी उल्लाह मुजाहिदले भने आक्रमणबाट पन्ध्रजना मारिएको दावी दावी गरेका छन् हमास विद्रोही विरूद्धको कार्यवाही जारी राखेको इजरायली सेनाले पछिल्लो पटक गाजा क्षेत्रमा सत्तरी भन्दा बढ़ी पटक आक्रमण गरिसकेको छ इजरायली सेनाले गाजामा रहेका पाँचवटा मस्जिद फुटबल स्टेडियम तथा हमास विद्रोही नेताको घरमा लक्षित गरी रकेट र ट्याङ्क आक्रमण गरेको प्यालेस्टानी अधिकारीहरूले उल्लेख गरेका छन् आज बिहान गरिएको रकेट आक्रमणबाट सातजना प्यालेस्टानी मारिएका छन् यो सँगै इजरायली सेनाद्वारा गाजा क्षेत्रमा गरिएको यो कार्यवाहीबाट मर्नेको संख्या पाँच सय अस्सी पुगेको अधिकारीहरूले बताएका छन् आक्रमणका का कारण गाजाका कैयौं घरहरू ध्वस्त भइसकेको छ इजरायली सेनाले अहिले पनि आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छनृ खेल समाचार इङ्ल्याण्डको क्रिकेट टोलीका कप्तान एलेस्टर कुकले राजीनामा नदिने बताएका छन् भारत विरुद्धको दोस्रो टेस्टमा इङ्ल्याण्डको हारसँगै राजीनामाको कुरा उठेपछि कुकले त्यसलाई अस्वीकार गरेका हुन् टेस्ट श्रृङ्खलाको बीचमा कप्तानी छोड्नु गलत हुने कुकले बताएको बीबीसीले जनाएको छ पूर्व कप्तान एलेक स्टिवार्ट र माइकल भनले कुकलाई कप्तानी छोड्न लगाउनु पर्ने भन्दै वेल्स क्रिकेट बोर्ड गुहारेका समाचारमा उल्लेख छ कुकले पछिल्ला सैतिस इनिङमा शतक बनाउन सकेका छैनन् भने उनको कप्तानीका विषयमा लगातार प्रश्न उठ्दै आएको छ पूर्व कप्तान भनले कप्तानीको बोझ हटेपछि कुकको प्रदर्शनमा पनि सुधार आउने बताएका छन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कंग्रेसका संस्थापक बीपी कोइरालाको आज तेत्तीसौं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै मुलुकलाई सही दिशा निर्देश गर्न बीपीले प्रतिपादन गरेको सिद्धान्त अंगीकार गर्नुपर्नेमा वक्ताहरूको जोड़ प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कँदै एमालेका अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि आजै सिङ्गापुर प्रस्थान सड़क क्षेत्राधिकारभित्र भएको अतिक्रमण भोलिदेखि हटाउने रत्नगर नगरपालिकाको तयारी अतेर गरे डोजर प्रयोग गरिने अफगानिस्तानको काबुल विमानस्थल नजिक गराइएको आत्मघाती आक्रमणमा चारजनाको मृत्यु पछिल्लो पटक इजरायली सेनाद्वारा गाजा क्षेत्रमा सत्तरी भन्दा बढी पटक आक्रमण र इङ्ल्याण्डको क्रिकेट टोलीका कप्तान एलिस्टर कुकले राजीनामा नदिने अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनितासँगै ध्रुवराज विदा भई नमस्कार